समेलियाबाट अबको चौध महिनाभित्रै विद्युत उत्पादन गरिने तोकिएको समयमा विद्युत उत्पादन सुरु हुने दावी नेपाल भारत दुवै देशमा एउटै मापदण्डको क्वारेन्टाइन बनाउने तयारी गरिँदै सुदूरपश्चिममा तीन स्थानमा तीनवटा नयाँ क्वारेन्टाइन कार्यालयहरू खोल्ने योजना शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका जिल्लामध्ये कार्य सम्पादनमा दार्चुला पहिलो दुध बेच्न हुन्न भन्ने मान्यता बोकेका बझाङको कोट टेबलवासी गाई भैँसीको दुध बेच्न थाले र कञ्चनपुरमा रहेको अञ्चल बाल अनाथालयलाई खर्च धान्न गाह्रो मधेसको समस्या संविधान संशोधन मार्फत समाधान गर्ने मन्त्री जोशीको भनाई प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु तीन वर्षमा निर्माण सक्ने लक्ष्यका साथ सन् दुई हजार सातमा निर्माण सुरु गरिएको चमेलिया जलविद्युत आयोजनाको काम अबको चौध महिनाभित्रै सक्ने आयोजनाले दावी गरेको छ निर्माणको सिभिल तर्फको ठेक्का पाएको चुनिया कम्पनी कोरियन कम्पनी नेपाल सरकार र विद्युत प्राधिकरण बसेर दुई हजार सत्रको डिसेम्बर विद्युत उत्पादन शुरू गर्ने नयाँ कार्यतालिका बनाइएको छ तीस मेगावाट विद्युत क्षमताको चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले कुनै भवितव्य नभए तोकिएको समयमा विद्युत उत्पादन शुरू हुने दावी गर्नुभयो उहाँले व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति र अख्तियारले आयोजना अगाडि बढाउन स्वीकृति दिएपछि चौबिसै घण्टा तीन सिफ्टमा निर्माण काम भइरहेको बताउनु भएको छ आयोजनाले प्रसारण लाइन पावर हाउस निर्माणको काम सकिएको र खुम्चिएको सुरुङको निर्माण काम पनि शुरू भइसकेको बताउनु भएको छ बाँकी रहेको सुरुङ खन्ने काममा पनि यसपालि काम शुरू भए यता थप सोह्र मिटर भन्दा बढी सुरुङ बनिसकेको बताइएको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कैलालीमा क्वारेन्टाइन र उच्च स्तरको प्रयोगशाला राख्ने तयारी गरेको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले धनगढ़ीमा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला बनाउनका लागि जग्गा खोज्न खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो गुणस्तरीय प्रयोगशाला नभएका कारण अहिले बजारबाट लिएका खाद्य नमूनाहरू काठमाडौँ पठाउनु र त्यहाँबाट चेक जाँच भएर आउँदा धेरै ढिलो हुने गरेको छ प्रयोगशाला अभावमा अखाद्य र मिसावट भएको अखाद्य वस्तु बिक्री गर्नेलाई कार्यवाही पनि गर्न सकिएको छैन यस्तै उहाँले सुदूरपश्चिममा तीन स्थान गौरीफन्टा गड्डाचौकी र दोधरा साधनीमा तीनवटा नयाँ क्वारेन्टाइन कार्यालयहरू खोल्ने खोल्ने योजना पनि बनाइएको बताउनु भएको छ अहिलेसम्म यी तीनै नाकामा भारतीय पक्षले क्वारेन्टाइन नराखेका कारण नेपाली कृषि उपजहरू जटीबुटीहरू नेपालगंज रूपैडिया नाका भएर भारत निर्यात भइरहेका छन् शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका सुदूरपश्चिमका सात तथा मध्यपश्चिमका तीन जिल्ला गरी कुल दस जिल्ला मध्ये सुदूरपश्चिमको दार्चुला आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको कार्य सम्पादन तथा मूल्याङ्कनमा उत्कृष्ट जिल्ला घोषणा भएको छ जम्मा उनासत्तरी अङ्क प्राप्त गर्दै दार्चुला उत्कृष्ट हुन सफल भएको हो शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना नक्साल काठमाडौँको आयोजनामा धनगढ़ीमा भएको गोष्ठीले दार्चुलालाई उत्कृष्ट जिल्लाको रूपमा घोषणा गर्नुका साथै सम्मान गरेको शिक्षाका लागि खाद्य कार्यक्रम दार्चुलाका इकाई प्रमुख प्रमुख लीलानाथ सुवेदीले जानकारी दिनुभयो विभिन्न एघारवटा सूचकहरूको आधारमा जिल्ला छनौट हुने तथा दार्चुला जिल्लाले ती सबै सूचकहरू राम्रो नतिजा लिएका कारण जिल्लालाई उत्कृष्ट जिल्ला घोषणा गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना नक्साल काठमाडौँका कार्यक्रम निर्देशक विष्णु बहादुर द्वारेले बताउनु भएको छ कार्यक्रम मार्फत जिल्लाका उनातिस गाविसका दुई सय आठ प्राथमिक विद्यालयका पन्ध्र हजार विद्यार्थीहरू लाभान्वित भएका छन् सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेकका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन सञ्चालनमा रहेको छ भने मध्यपश्चिमका रुकुम दैलेख र जाजरकोटमा यो कार्यक्रमले काम गरिरहेको समेत उहाँले बताउनुभयो दार्चुला जिल्ला उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्दै जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिंहले शिक्षाका लागि खाद्य कार्यक्रम दार्चुलाको सम्पूर्ण टिमलाई धन्यवाद दिनुका साथै आगामी दिनहरूमा अझ राम्रो गरी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ दशैं दीपावली सकिएसँगै शहरी क्षेत्रमा विस्तारै चहल पहल बढ्न थालेको छ डडेलधुराको सदरमुकाम खलङ्गा क्षेत्रमा मानिसको उपस्थिति बाघ लिन थालेको छ यस्तै कञ्चनपुरका बेलौरी झलारी महेन्द्रनगर कैलालीका धनगढ़ी अत्तरिया लम्की टिकापुर डोटीको दिपाय लगायतका बजार तथा शहरी क्षेत्रमा चहल पहल बढ्दै गएको छ विभिन्न जिल्ला तथा गाउँबाट कामकाज व्यापार व्यवसाय तथा पढ़ाईको सिलसिलामा सदरमुकाम क्षेत्रमा बस्दै आएका शिक्षक विद्यार्थी सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी व्यापारीहरू आफ्नो गन्तव्यतिर फर्कन थालेपछि पछि शहरी क्षेत्रमा चहल पहल बढ्न लागेको हो शहर बजारमा चहल पहल बढेसँगै तिहारको समयमा निकै चहल पहल रहेका गाउँ घरतिर भने चहल पहल घट्दै गएको छ केही दिन अघिसम्म सुनसान रहेका शहरी क्षेत्रमा मानिसहरू भित्रिन थालेका छन् बझाङको कोरदेवल का बासिन्दाले गाई भैँसीको दूध बिक्री गर्न थालेका छन् गाई भैँसीको दूध बेच्न हुँदैन भन्ने अन्धविश्वास विस्तारै हट्न थालेपछि कोर्देवलका बासिन्दाले दूध बिक्री गर्न थालेका हुन् दूध बिक्री गर्दा गाई भैँसीले दूध कम दिने परम्परागत धारणाका कारण बझाङका धेरै ग्रामीण बस्तीमा दूध बिक्री गरिँदैन महिला महिनावारी हुँदा समेत दूध दही घिउ लगायत दूधका परिकार दिन हुन्न भन्ने अन्धविश्वास अझै व्याप्त छ तर कोट देवलका किसानका लागि भने दूध बेचेर आउने रकम घर खर्चका लागि मनज्ञ हुन थालेको छ केहीले दही बिक्री गरे पनि सबैले दुध बिक्री गर्न मान्दैनथे स्थानीय बासिन्दा धनलक्ष्मी द्वावलले भन्नुभयो तर अहिले सबैजसो गाउँले स्थानीय नीलकमल महिला बहुद्देश्य सहकारी संस्थामा दुध बेचेर आमदानी गर्ने गरेका छन् स्थानीय बासिन्दा निर्मला सिंहले बिहान दूध बेचेर पैसा लिने र दिउँसो सहकारीमा जम्मा गर्ने गरेको बताउनुभयो दूध बिक्री गरेको सबै रकम सहकारीमा नै जम्मा गर्ने भएकाले फजुल खर्च पनि नहुने स्थानीय तुलसी देवी भण्डारीले बताउनुभयो जसले गर्दा आफूलाई घर खर्च चलाउन सजिलो भएको उहाँको अनुभव छ कोडदेवलको रनाडामा दुई हजार बहत्तर सालसम्म दही दूध बिक्री गर्न बजारसम्म जानुपर्ने अवस्था थियो तर अहिले त्यस्तो समस्या छैन गाउँमा नै दूध संकलन केन्द्र बनाएपछि गाउँभरिका झण्डै साठी परिवारले दूध संकलन केन्द्र वर्गमा दुध पुर्याउँछन् दूध संकलनको काम पाएका सुरेन्द्र बहादुर सिंहले प्रति लिटर पाँच रूपियाँका दरले पारिश्रमिक पाउनुहुन्छ जसबाट महिनामा नौ हजार रूपियाँ पाउने गरेको उहाँले बताउनु भएको छ घरमै बसेर बिहान एकछिन समय दिँदा त्यति आमदानी हुँदा सुरेन्द्र पनि दङ्ग हुनुहुन्छ संकलन केन्द्रमा संकलन गरिएको दूधलाई बजारसम्म पुर्याउने काम रोशन सिंह रोशन बहादुर सिंहले गर्नुहुन्छ त्यसबापत उहाँको पारिश्रमिक दस रूपैयाँ प्रति लिटर छ जसबाट उहाँको महिनाको आमदानी अठार हजारसम्म हुन्छ गाउँमा दूध प्रति लिटर पचपन्न रूपैयाँमा बेच्ने गरेको नीलकमल महिला बहुदेशीय सहकारी संस्थाका अध्यक्ष रेणु विकले बताउनु भएको छ दूध बिक्रीसँगै कोटवाडाका बासिन्दाले राम्रो आमदानी त गरिरहेका छन् नै दूध बिक्री गर्दा र महिनावारी हुँदा दूध खाँदा पनि गाई भैँसीले दूध थोरै दिने कुरा गलत रहेछ भन्ने पनि थाहा पाएका छन् अन्धविश्वास हेर्ने बुद्धि ढिलो आएकोमा उनीहरू थकथक गरिरहेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सरकारी अनुदान रोकिँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयलाई खर्च धान्न गाह्रो परेको छ तीन वर्षदेखि बाल अनाथालयलाई उपलब्ध हुँदै आएको अनुदान रोकिएपछि संस्थागत र व्यक्तिगत रूपमा आउने दान बाट अनाथालय सञ्चालन हुँदै आएको छ दाताले दिएको खाद्यान्न लत्ता कपडा र फलफूलमा निर्माण हुनु परेको बाल अनाथालयका उपाध्यक्ष दयाकृष्ण जोशीले बताउनु भएको छ सरकारले विक्रमसम्म दुई हजार सन्ताउन्न अन्ठाउन्न सालसम्म अनाथालयलाई रु आठ लाखका दरले वर्षेनी अनुदान रकम उपलब्ध गराउँदै आएको थियो आर्थिक अभावमा अनाथालयमा बस्दै आएका बालबालिकाको खर्चको व्यवस्था मिलाउनका लागि उधारोमै काम चलाइदै आएको छ मालफोत रजिस्ट्रेसन र यातायात कार्यालयका फारम बिक्रीबाट आउने केही रकम बाल अनाथालयलाई उपलब्ध हुने गरेको छ विक्रमसम्म दुई सालमा स्थापना भएको बाल अनाथालयमा सत्ताइस बालबालिका बस्दै आएका छन् अनाथालयको भवन समेत जीर्ण हुँदा झनै समस्या भएको छ अनाथालयमा बस्दै आएका बाल बालिकाको खर्च व्यवस्थापन गर्दा आठ लाख बढ़ी ऋण लागेको अनाथालयका कोषाध्यक्ष लवराज भट्टले बताउनु भयो उहाँका अनुसार अनाथालय सञ्चालन गर्न वार्षिक रूपमा तीस लाख भन्दा बढ़ी रकम आवश्यक पर्दछ अनाथालयलाई जीविस कञ्चनपुरले दुई लाख भीमदत्त नगरपालिकाले एक लाख दुईजना समाजसेवीले पाँच पाँच हजार रकम वार्षिक रूपमा प्रदान गर्दै आएका छन् जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले मधेसको समस्या संविधान संशोधन मार्फत समाधान गरिने बताउनु भएको छ हिजो अत्तरीमा नेकपा संयुक्तको प्रदेश नम्बर सातको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो मन्त्री जोशीले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन अनिवार्य रहेको जिकिर गर्नुभयो उहाँले स्थानीय तहको टुङ्गो लगाएर स्थानीय तह अनुसार निर्वाचन भए मात्रै संविधान कार्यान्वयनको दिशामा अघि बढ्ने भएकाले सबैले स्थानीय चुनावका लागि लाग्नुपर्ने भयो भेलाको पार्टीका केन्द्रीय अध्यक्ष गणेश बहादुर शाहले उद्घाटन भएको हो कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष शाहले अहिले मधेसका जायज मागहरू पूरा गर्दै संविधान संशोधन भए मात्रै मुलुक अघि बढ्ने बताउनुभयो भेलाले सात नम्बर प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ कैलालीको उत्तरी नगरपालिका एघार गेटा श्रीलंका नजिकै रहेको मोहना नदीमा नुहाउने क्रममा हिजो एक बालकको पानीमा डुबेर ज्यान गएको छ जय कामीका आठ वर्षका छोरा गोपाल कामीको हिजो साथीहरूसँगै नुहाउँदै गर्दा डुबेर ज्यान गएको हो देउसी बाटो उठेको रकमले बालबालिकाहरू मोहना नदी छेउमै पिकनिक खान गएका बेला नदीमा नुहाउँदै गर्दा गोपालको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माला खेतीले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान साढे दस बजीतिर कैलालीको लम्की चुहा एक गोराङ्गीमा पिकअप भ्यान दुर्घटना हुँदा छजना घाइते भएका छन् तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ जिल्लाको सुगरखालको सोल्टाबाट यात्रु बोकेर लम्कीतर्फ आउँदै गरेको से एक च आठ तेइस नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो दुर्घटनामा परि भ्यान चालक बत्तीस वर्षीय शंकर शाही पैंतिस वर्षका मनबहादुर नेवार बत्तीस वर्षका भारतीय नागरिक प्रवीण गुप्ता सुर्खेतका चौध वर्षीय नवीन विष्ट सुगरखालका चालिस वर्षीय वीरबहादुर श्रेष्ठ र प्रहरी चौकी सुगरखालका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामचन्द्र भट्ट घाइते भएका हुन् गम्भीर घाइते हुनेहरूमा शंकर शाही मनबहादुर नेवार र रामचन्द्र भट्ट रहेका छन् घाइते सबैको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भइरहेको प्रहरले जनाएको छ चालक शाहीको हात भाँचिएको छ भने अन्यको टाउको र हातमा चोट लागेको छ तीव्र गति का कारण जीव दुर्घटना भएको हुन सक्ने प्रहरले अनुमान गरेको छ यस्तै साँझ डोटीको कपल्लिकेमा एउटा जीप नालीमा पल्टिँदा चारजना सामान्य घाइते भएका छन् दिपालबाट कपल्लेकी जाँदै गरेको से एक ज पाँच सय सत्र नम्बरको शैलेश्वरी यातायातको जीप कपल्लेकी नौ गुममा नालीमा फस्दा चारजना सामान्य घाइते भएको र उनीहरूको डोटेमै